कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज नेपाली संगीतको स्वर्णिम युगमा विशेष योगदान पुर्याउने स्रष्टाहरूमा सादर समर्पित कार्यक्रम अजर अमर गीतहरूमा यो प्रस्तुता प्रकाश सामीको शालीन आमन्त्रण प्राविधिक मित्र सशिन्द्र गौतम र नेपथ्यका सहयोगी सुफल काफ्लेका साथमा आजको पैंसठौं संस्करणमा हामी चर्चा गर्दैछौ नेपाली गीत संगीतमा आत्मकथा बोधका बारेमा आत्मकथा लेखनका हिसाबले विश्वको पहिलो इतिहासलाई हेर्ने हो भने स्वायङबाट शुरू हुन्छ उनले एउटा आफ्नो संस्मरणलाई आत्मकथाको रूपमा लेखे त्यसपछि धेरै अन्य लेखकहरू सेन्ट अगस्टिन जस्ता थुप्रै लेखकहरूले लेखे क्रमबद्ध रूपमा आत्मकथा साहित्यमा एउटा अत्यन्त पढिने विषय भयो अभिनेता अभिनेत्री खेलाड़ी धेरैका आत्मकथाहरू बजारमा आउँछन् र ती लोकप्रिय पनि हुन्छन् फुटबल खेलाड़ीका आत्मकथा टेनिस प्लेयरका आत्मकथा तर गीत गाउने कलाकारहरूको आत्मकथा गीतभित्रै हुन्छ आज हामी यी विषयमा चर्चा गर्नेछौं विश्वप्रसिद्ध गायक बब डेलनले आफ्नो नाम बब डायलन राख्नुका पछाडिका बारेमा आफ्नो आत्मकथाको पुस्तक क्रोनिकल्समा लेखेका छन् मलाई रबर्ट जीवर म्यान भन्ने मेरो नाम त्यति मन परेको थिएन म आफ्नो नाम बदल्न चाहन्थे नाम बदलेर नयाँ नाम राख्नको लागि म नयाँ शहरमा गए मलाई कसैले बाहिरबाट फोन गर्यो र मैले फोन उठाउने बित्तिकै भने म बब बोल्दैछु र उनले आफ्नो मनपर्ने कवि डायलन थोमसको नाम पनि सम्झे र भने म बब डायलन बोल्दैछु यसरी बब डायलन अर्को शहरमा आफ्नो जन्मस्थानपछिको अर्को शहरमा गएर बब डायलन भए हाम्रा कैयौं कलाकारहरूले आफ्नो गीतमा आत्मकथा पोखेका छन् पर्दा खोल्दैछौ दीप श्रेष्ठको शब्द संगीत र स्वरको यो आत्मकथात्मक गीतबाट सुनिदेऊ सानो सदाको कथा मैले बामे सरदाको कथा सुनिदेऊ सानो सदाको कथा मैले बामे सरदाको कथा सुनिदेऊ सानो छदाको कथा सल्लाघा थे माया गर्नेहरू सँगै आफूलाई हराइदिन्थे सल्लाघारीको सुसाइमा मेरा आँसुहरू सुकिदिन्थे माया गर्ने सबै आफन्त मैले बामे सरदाको कथा सुनिदेऊ मेरा सबै आफन्त मैले बामे सरदाको कथा सुनिदेऊ सानो छदाको कथा क्षणहरू सबै उस्तै छन् मेरो जिन्दगी बितिसक्यो यहाँ रात हरेक खोक्रो छन् बुढो हुन कल लागिसक्यो पहाडहरू सबै उस्तै छन् मेरो जिन्दगी रात हरेक खोक्रो छन् बुढो हुन कल लागिसक्यो सुनिदेऊ मैले सुनिदेऊ सानो छदाको कथा दिप श्रेष्ठले आफ्नो मावलीबाट इलाम फर्किँदा धरान फर्किँदै गर्दा गान्तोकको बाटो भएर आउँदा देखेका ती बुढा रूखहरूलाई देखेर लेखेको यो गीतमा आफ्नो जीवनको बुढेसकाललाई पनि अभिव्यक्त गरेका छन् यो गीत श्रेष्ठले विवाहभन्दा धेरै पहिले लेख्नु भएको तर आज उहाँको जीवन दुई छोरी एक पत्नी र एउटा सुखी जीवनसँग सांगीतिक यात्रा चलिरहेको छ तर कथामा भने जस्तै जीवन बुढो हुन लागिसक्यो रूखसँग आफूलाई तुलना गरेर गायकले व्यक्त गरेको यो आत्मकथात्मक अभिव्यक्ति नेपाली गीतमा पहिलोपटक शुरू गरेका थिए गायक संगीतकार गीतकार अम्बर गुरूङले अम्बर गुरूङले आफूले गाएको पहिलो गीत नौलाखा तारा उदाएपछि दोस्रो पटक आफ्नै रचनामा लेखिएको गीतमा अम्बरका बारेमा आफ्नो गीत मार्फत अभिव्यक्त गरेका छन् यो आत्मकथाको अभिव्यक्ति म अम्बर हो तिमी धर कहिले नहोला म अम्बर हो तिमी धर हरदम तर त छ त्यो चिती न त्यो मधुमयसँग म अम्बर हो तिमी दर घर हो तिमी धरती लाखु चाहे पनि हाम्रो मिलन कहिले कलाकारले आफूलाई एउटा गीतले होइन एउटा शब्दले पनि सम्पृक्त रूपमा अभिव्यक्त गर्न सक्छन् तर कहिलेकाहीँ कलाकार आफ्नै गीतमा पनि अस्पष्ट भइरहेको हुन्छ हामीले धेरै महान कलाकारहरूको शवयात्रा महायात्रा हेर्यौं भने त्यति बेला बज्ने गीत उनको लोकप्रिय गीत नै हुन्छ तर उनको त्यो लोकप्रिय गीतमा जीवनको कुन पक्ष समेटिएको छ त्यो थाहा नभइकन पनि गुन्जिरहेको हुन्छ भारतीय चलचित्रका पार्श्व गायक किशोर कुमारको जब महायात्रा सम्पन्न भइरहेको थियो उनको एउटै गीतले धुम मचाइरहेको थियो जिन्दगी एक सफर एक सुहाना कल क्या होगा किसने जान यो गीत पछि कालान्तरसम्म पनि चलिरह्यो जब भारतको पहिलो सुपरस्टार राजेश खन्नाको देहान्त भयो त्यति बेला पनि यो गीत सबयात्रामा गुन्जिएको थियो यद्यपि रचनाकारले यो गीत आफ्नै लागि लेखेको भए पनि गायकले आफ्नै लागि गाएको भए पनि तर हरेक पात्रमा त्यो असीमित रूपमा अभिव्यक्त भइरहेको हुन्छ दुई हजार सड़चालिस साल मंगिर उन्नाइस गते स्वर सम्राट नारायण गोपालको शवयात्रा हुँदा पनि एउटै गीतले धुम मचाइरहेको थियो र त्यो गीत थियो श्रद्धाको फूल चढ़ाइदिनु आएर लासमा कहिलेकाही भावुकतामा प्रेममा प्रणयमा कलाकारलाई एउटै गीतले चिन्ने हामी कोशिश गर्छौं यस्तो एउटा गीत हुन जान्छ कहिलेकाहीँ अरूण थापाको जति माया लाए पनि जति कसम खाए पनि प्रायले त्यो गीत अरूण थापाको आत्मकथा भन्छन् तर होइन त्यो गीत गीतकार विनोद गौचनले आफ्नो कथा लेखेका थिए उनको जीवन त्यस्तै भएको थियो अरूण थापाको त त्यो गीत रेकर्ड हुँदासम्म बिहा पनि भइसकेको थिएन तर पछि उनलाई यही गीतले धेरैले चिन्न थाले यो त अरूण थापाको आफ्नै आत्मकथा हो रे भनेर आज हामी यस्तै आत्मकथात्मक गीतहरूका कुराकानी गर्नेछौ हामीलाई केही प्रतिक्रिया आइरहेका छन् जीआर पाण्डे लेख्नुहुन्छ म अम्बर हुँ तिमी धरती वा अम्बर गुरूङ कति मिठो स्वर सुन्दा धेरै वर्ष अगाडि पुगे जस्तो लाग्दैछ भनेर लेख्नु भएको छ हाम्रो ट्विटरमा शिवराज पुन निस्वार्थ मेन्सन गर्नुहुन्छ उज्यालो एफएम अनलाइनमा समस्या आयो भर्खरदेखि आवाज तुटेको छ दाजु सुन्न पाइएन प्रतीक्षामा बस्दा पनि भनेर शिवराज पुन निस्वार्थ लेख्नु भएको छ उमेश सिगदेल प्रवेश लेख्नुहुन्छ प्रतीक्षा नयाँ एपिसोडको अजर अमर गीतहरूको भनेर लेख्नुभएको छ अर्पण लेख्नुहुन्छ प्रकाश दाईको स्वर मार्फत अजर अमर गीतको वृत्तान्त तथा ती पुराना भाका सुन्दै निकै आनन्द लाग्छ र जीएस सापकोटा लेख्नुहुन्छ अनलाइन सुन्न नपाए पनि डाउनलोड गरेर सुनिन्छ नसुनेपछि नसुनेपछि परिन्छ भनेर उहाँले विज्ञापनिक शैलीमा लेख्नुभएको छ आफ्नो हाम्रो ट्विटरमा मेन्सन गर्नुभएको छ अरूण थापाको जस्तै अरूणा लामाका जीवनमा पनि धेरै गीतहरूले आत्मकथा बोध लिएका छन् एकतीस वर्षको उमेरमा अरूणा लामाका पिता शरण प्रधानको देहान्त भएपछि त्यसपछि शरण अरूणा लामाले गाएका प्राय गीतहरूमा पोहोर खुशी फाट्यो कर्मको रेखा नमेट्दो रहेछ भाग्यले खुशी खोसेर लग्यो तरूणीको रात सधैँ रोइरहन्छ यी सबै गीत अरूणा लामाका जीवन कथा भनेर पनि व्यापक चर्चामा आए तर अरूणा लामाका लागि उनका पति र प्रेमी हुँदाखेरि शरण कुमार प्रधानले रचना र संगीत गरेको यो गीत अरूणा लामा बारम्बार यो गीत चाहिँ मेरो आत्मकथा शैलीको गीत हो भन्नुहुन्थ्यो म पारा अजर अमर गीतहरूमा यहाँहरू सुन्दै हुनुहुन्छ नेपाली गीतमा आत्मकथा बोधका बारेमा नेपाली साहित्यमा पनि आत्मकथाको निकै ठूलो लहर चलेको छ धेरै वर्ष पहिले खड्गमान सिंहले आफ्नो आत्मकथा जेलमा बीस वर्ष लेखेपछि काहीँ धेरै अन्तरालमा धेरै कलाकार धेरै लेखक धेरै श्रष्टा र धेरै सामाजिक अभियन्ताहरूले आफ्नो आत्मकथा लेखेका छन् प्रसिद्ध साहित्यकार जज बनार शाहले जीवनी आधा झुटो हो भनेका छन् प्रसिद्ध दार्शनिक युजी कृष्णमूर्तिले जीवनी आधा झुठो हो भने आत्मकथा पुरै झुठो हुन्छ भनेका छन् तर हामीलाई कहिलेकाहीँ आत्मकथा जसलाई हामी नन फिक्सन पनि भन्छौं मनपर्छ हामी पढ्छौं विश्वका प्रसिद्ध व्यक्तिहरूको आत्मकथा चाहे मोहनदास कर्मचन्द गान्धीको सत्यसित मेरो अनुभव चाहे चार्ली च्याप्लिनको माई अटोबायोग्राफी चाहे बक्सर मोहम्मद अलीको माई लाइफ यी धेरै आत्मकथासँग हामी जोडिएका छौं हिटलरको आत्मकथा चर्चिलको आत्मकथा र हाम्रै नेपाली जनजीवन पनि कैयौं व्यक्तिले आत्मकथा लेखेर आफूलाई स्पष्ट पार्न खोजेका छन् अब एकजना गायकको आत्मकथा छ यहाँ त्यो गायकको मनपर्ने बाजा हो मुरली अनि एक तारे अनि कहिलेकाहीँ सारङ्गी पनि चर्चित उपन्यासकार प्रकाश कोविदका आफ्नै दिदीका छोरा गायक कुमार सुब्बाको यो आत्मकथा कवि मन्जुलको शब्दमा र यो मन्जुलको पनि आंशिक रूपमा आत्मकथा हुन जान्छ मेरो सानो आखरी फुल्नु भन्छ सुन गाभा फुल भन्छ गुराँसको मेरो जोबन लालु बादलले उडु भन्छ पखेरामा गुडु भन्छ आकाशले आडु भन्दा पर्वतले चढु बन्छ हिमालय कुमार सुब्बाको आवाजमा कवि मन्जुलको यो कलमलाई यो कलमी सलामलाई कुमार सुब्बाले आफ्नो आत्मकथात्मक शैलीमा अभिव्यक्त गरेका छन् भारतका पाकिस्तानका बांगलादेशका नेपालका वा श्रीलंका कैयौं कलाकारहरूले आफ्नो गीत मार्फत भनेका आत्मकथा र जीवनको आत्मकथालाई अलग गर्न सकेका छैनन् हामी कहिलेकाहीँ कुनै कलाकारले रसीको गीत गायौं भने यो कलाकारको आफ्नै प्रिय कथा हो भनेर भन्ने गर्छौं यो कलाकारको जीवनसँग जोडिने एउटा प्रासंगिक घटना पनि मानिन्छ विश्वका प्रसिद्ध हाँस्य अभिनेता चार्ली च्याप्लिन जसको जीवनको शुरूआत गम्भीर अभिनेताको रूपमा शुरू भयो जब उनले कमाउन छोडे वा उनलाई दुःख धेरै भयो र उनले आफ्नो दाजुको नकल गर्दै हाँस्य अभिनयमा करियर शुरू गरेर उनी चर्चित हाँस्य अभिनेता भए भारतकी प्रसिद्ध पत्रकार देवयानी चौवालले पहिलो पटक सुपरस्टार सम्बोधन गरेका भारतका प्रथम सुपरस्टार राजेश खन्ना अर्थात जतिन्दर खन्ना जसको जीवनको उतार चढ़ावमाथि कवि साहिरले एक कविता लेखे इज्जतें उल्फतें चाहते शोरतें सब कुछ दुनिया में रहता नहीं आज मैं जहां हूं कल कोई और था ये भी एक दौर है वो भी एक दौर था भारत को चलचित्र उद्योगको पहिलो सुपरस्टारले आफ्नो सुपरस्टारको योगको पतन हुँदै गएपछि अर्को सुपरस्टारको सम्मानमा वा सम्झनामा भनेको यो पंक्तिले उनको आत्मकथात्मक आक्रोशलाई व्यक्त गर्दछ गीतमा कहिलेकाहीँ कलाकार यसरी व्यक्त हुन्छन् आज हाम्रो प्राविधिक कारणले गर्दा फेसबुक पनि ढिला खोलिरहेको छ भर्खरै हाम्रो फेसबुकमा केही मित्रहरूले टिप्पणी गर्नुभएको छ रतन चन्द लेख्नुहुन्छ शुभ सन्ध्या स्वास्थ्यका कारण विगतका केही कार्यक्रम लाइभ सुन्न पाइन आज डाउनलोडमै पूरै सुने जरो त भाग्यो नै नेपाली मौलिक कालजयी गीतले आनन्दित तुल्यायो आभारी छु उज्यालो एफएम प्रति र कार्यक्रमको प्रतीक्षामा भनेर लेख्नु भएको छ रोहित एच हाडा लेख्नुहुन्छ दाई आज चाहिँ सुन्नै पर्ला भनेर त्यसै गरिकन मिश्रण श्रेष्ठ लेख्नुहुन्छ अरूण थापासँग जोडिएको केही कथा व्यथा सुन्न रहर छ प्रकाश दाई भनेर लेख्नु भएको छ जोग जोग मेहर माझी लेख्नुहुन्छ उमा गुरूङको बारेमा मलाई जान्ने धोको छ सालको पात टपरी गाँसेर बोलको गीतमा जोडिएको उहाँको चाखलाग्दो कथा पनि अवश्य होला किनकि यो गीत मेरो मम्मीको प्रिय थियो म सानो छँदा झुला झुलाउँदा यही गीत गुनगुनाउनुहुन्थ्यो आजको अजर अमर गीतमा यस विषयमा जोडिएको विषयवस्तु पनि भइदिएमा कृतज्ञ हुने थिए भन्नु लेख्नुभएको रहेछ तर उहाँले कृतज्ञ हुने थिए भनेर लेख्नुभयो कृतज्ञ त ठिक उल्टो हुन गयो प्रकाश सर जोगमेर माझी सिन्धुपाल्चोक हाल यूएई भनेर लेख्नु भएको छ अमृत थापाले पनि भक्तराज आचार्यको आत्मकथा सुन्न पाए कृतज्ञ हुनेछु भनेर लेख्नु भएको छ कृष्ण हरि पौडेलजीले लौ सुन म भन्छु मेरो राम कहानी आज सायद यो गीत पनि सुन्न पाइन्छ कि सम्भव भएसम्म गीतभित्रको अन्तर्कथासहित waiting for the one and only अजर अमर गीतहरू भनेर लेख्नु भएको छ रामकुमार पिया लेख्नुहुन्छ नमस्कार दाई प्रवासी भूमिमा रहे पनि स्वदेशमै रहेको अनि गाउँघरको रेडियोहरूमा प्रत्यक्ष तपाईँको कार्यक्रम सुन्दै गरेको अनुभूति हुन्छ हजुरको कार्यक्रमको डाउनलोड गरेर सुन्दै गर्दा तपाईँले बजाउने हरेक अजर अमर गीतहरूमा केही नयाँपन पाउँछ त्यसैले छुटाउन मन लाग्दैन उसमाथि लोकले भुल्नै नसकेका कालजयी गीतहरूलाई उजागर गर्ने तपाईँको शैली र मिठासको त जति नै बयान गरे पनि अपूर्ण हुन्छ दाई पाश्चात्यताले ग्रस्त हाम्रो सांगीतिक भूधरातलमा लोप हुनै लागेको अजर अमर गीतहरू सुन्न पाउनु मजस्ता प्रवासीका लागि ठूलो अहभाग्य हो दाजु यहाँको सत्कर्मका लागि कोटी कोटी नमन र सैल्यूट गर्छु भनेर रामकुमार परियार हसनदह मोरङ हाल आबुधाबी युएई स्वतन्त्र लेखक तथा पत्रकार हुनुहुँदो रहेछ लेखराम सापकोटा लेख्नुहुन्छ अजर अमर गीतहरूको नसुन्ने निद्रा नपर्ने भयो यसको सफलताको श्रेय भनेको यही होइन त प्रकाश दाई भन्नुहुन्छ उहाँले मनोज कुलुङ लेख्नुहुन्छ आज त झन ऐतिहासिक छ छुटाउनै नहुने कार्यक्रम नाइट ड्यूटीसँगै अजर अमर कार्यक्रमको समय एकैसाथ शुरू हुन्छ तर सुन्न छुटाएको चाहिँ छैन भनेर मनोज कुलुङ लेख्नुहुन्छ सविता वैद्यजी पनि नियमित कार्यक्रम सुन्नुहुन्छ उहाँले पनि केही पंक्ति लेख्नु भएको छ यसलाई पछि वाचन गरिनेछु छु अब गोपाल योन्जनले मीरा राणाका बारेमा भनेको एउटा पंक्ति म सदा सम्झिन्छु मीरा राणाको स्वर रसियन जीव जस्तो हो जस्तै उकालोमा पनि चढ्छ जस्तै ओह्रालोमा पनि झर्छ जस्तै रद्दी बाटोमा पनि मीरा राणाको स्वर सजिलो गाड़ी जस्तै चढ्छ मेरा राणाका लागि गोपाल योञ्जनले धेरै राम्रा राम्रा गीतहरू शब्दबद्ध गर्नुभएको छ मखमली चोलो चाहिँदैन जस्ता गीत पनि मेरा राणा नेपालको प्रसिद्ध सांगीत घरानाबाट जन्मिनु भएको हो शम्भुप्रसाद मिश्रको छोरीको रूपमा र उहाँको अर्को उहाँका काकाहरूको परिवार नृत्य जगतमा चर्चित हुनुहुन्छ सुरेश मिश्र मीना मिश्र त्यो अर्कै जमात छ त्यसै गरिकन भारतमा रहनुभएका गोपी कृष्ण माधव कृष्णहरूसँग नै उहाँको पारिवारिक सम्बन्ध छ मीरा राणालाई नेपाली चलचित्र परिवर्तनदेखि हामीले पार्श्व गायिकाको रूपमा सुन्दै आएका छौं भने नेपालमा आएर गीत संगीत शुरू गरेका दिव्य खालिङको पहिलो गीत रेकर्ड गर्ने गायिका पनि मीरा राणा नै हुनुहुन्थ्यो र गोपाल इन्जनकी प्रिय गायिका पनि मीरा राणा नै हुनुहुन्थ्यो मलाई स्मरण भए अनुसार मीरा राणाले अमर गुरूङको संगीतमा बाहेक प्राय नेपालका सबै संगीतकारको संगीतमा गीत गाइसकेकी छिन् मीरा राणा जस्तै लाग्ने गीत लेख्नुभएको छ संगीतकार गीतकार अम्बर गोपाल योन्जनले र गोपाल योन्जनको शब्द र संगीतमा मीरा राणा नै देखिने खालको यो गीत छ गुरा सतिरो लाली अनवरत रूपमा नेपाली सुगम संगीतमा आफ्नो योगदान पुर्याउँदै आएकी गायिका मीरा राणा जीवनमा कहिल्यै पनि थाक्नु भएन जीवनमा कहिले पनि आलस्य हुनु भएन गायनका लागि मञ्च तताउने गायिकाका रूपमा यिनको सम्मान सधैँ भइरह्यो हाल केही समयदेखि प्रवासमा रहेकी अमेरिकामा रहेकी मीरा राणाको स्वास्थ्य लाभको कामना गर्दै हामीले आजको अजर अमर गीतहरूमा मीरा राणाको चर्चा गर्यौं सविता वैदीको पंक्ति हाम्रो फेसबुकमा यस प्रकार छ दाई नमस्कार आजको अजर अमर गीतहरूको पर्खाईमा छु हजुरको प्रस्तुतिको साथै गायक कलाकारको आफैको अनेक अनेक कथा कति रोचक अनि कथा अरूण थापा म पनि तिमी हाँसिदिनु कृतज्ञ छु दाई भनेर लेख्नु भएको छ सुनगाबा बुक हाउस लेख्नुहुन्छ अजर अमर गीतको नशा चढ़ेको छ कति बेला शुरू हुने होला भनेर अहिलेदेखि पर्खाईमा छु भनेर उहाँले एक घण्टा अघि लेख्नु भएको छ कृष्ण विके लेख्नुहुन्छ आज राति निकै राम्रो सपना देख्न पाइने भयो sir Narayan excited for it भनेर लेख्नु भएको छ क्षितिज बान्तवा राई लेख्नुहुन्छ कार्यक्रमको समयका बारेमा उहाँले सोध्नु भएको छ किसान ढुङ्गाना लेख्नुहुन्छ गायक कलाकारको आफ्नै अनेक अनेक कथा सुन्न पाइने हो यो प्रोग्रामले हामी युवाहरूलाई पुराना अजर अमर गीतहरू सुन्नुको साथै त्यस गीतसँग सम्बन्धित जानकारी दिएर अजर अमर गीत र अजर अमर गायक प्रति अझ सम्मान गर्न सिकाएको छ जय होस् अजर अमर गीतहरूको जय होस् अजर अमर कलाकारहरूको र जय होस् हाम्रा आफ्नै प्रकाश दाजुको भनेर लेख्नु भएको छ किसान किसान ढुङ्गानाजीले तेज कवाय लेख्नुहुन्छ वा what a topic I can imagine how wonderful episode it will be love it भनेर लेख्नु भएको छ राजेश्वर उदय नियमित जस्तै अहिले पनि लेख्नुहुन्छ प्रकाश दाजु यो त साह्रै भयो कस्तो अचम्मको विषयवस्तु कहाँ र के मात्र सोच्नुहुन्छ विषयवस्तु त सायदै कसैको परिकल्पना होला गजब हुने भयो आज अजर अमर गीतहरू भनेर उहाँ लेख्नु भएको छ नेपाली गीत संगीतमा अम्बर गुरूङले म अम्बर हुँ तिमी धरती लाखौं चाहे पनि हाम्रो मिलन नहोला गाएपछि गीतकार किरण खरेलले म भोरको किरण हुँ लेख्नुभयो यसरी यी दुवै गीतकारले आफ्नो आत्मकथात्मक शैलीमा गीतहरू मार्फत आफूलाई व्यक्त गरे तर नारायण गोपालका जीवनमा धेरै यस्ता गीतहरू छन् जुन कुनै पनि गीत उनको आत्मकथा जस्तो लाग्छ नारायण गोपालको गायन चहकिलो उज्यालो फैलदो हुँदै गएपछि क्षेत्र प्रताप अधिकारीले लेखेको म त लाली गुराँस भएछु भनैभरि फुलिदिन्छु भनैभरि फुलिदिन्छु त्यो पनि हामीलाई नारायण गोपालको आत्मकथा जस्तै लाग्छ लौ सुन म भन्छु मेरो राम कहानी सुन्दा उनको आत्मकथा जस्तै लाग्छ यी धेरै कुराहरूसँग जोडेर आउँदा नारायण गोपालका हरेक गीत आत्मकथा लाग्छन् तर एउटा गीतमा उनी आफैले भनेका छन् म त केही होइन म गीत मात्र हुँ म गीतको पो म हुँ म केही होइन आकाश जस्तो अमर गीत मेरो म जस्तो दुई दिनको पाहुना होइन भनेर उनले भनेका छन् गोपाल युञ्जनले उन्नाइस वर्षमा लेखेको यो गीत कर्मयुञ्जनको संगीतमा आकाश जस्तो अमर गीत मेरो म जस्तो दुई दिनको पाहुना होइन उन्नाइस वर्षको युवकले लेखेको आफ्नो यो आत्मकथा नारायण गोपालको स्वरमा सुन्दाखेरि यो गीतकारको आत्मकथा हो कि गायकको आत्मकथा हो छुट्याउन गाह्रो हुन्छ गीतमा जब रचनाकारको आत्मा भिजिएपछि नै त्यो एउटा सत्य कथा हुन जान्छ यद्यपि धेरै आत्मकथाहरू लेखक आफै नलेखिकन अरूलाई लेखाउने चलन छ महात्मा गान्धी स्वयंले पनि आफ्नो आत्मकथा महावीर देसाईलाई लेखाए पाकिस्तानकी चर्चित लेखिका तेहमिना दुरानीले आफ्नो पतिले आफूलाई गरेको अन्याय र शोषणका विरूद्ध माई फ्युडल लोड नामक आत्मकथा लेखे जसका कारण उनलाई इटालीमा सम्मान गरियो तर उनको पतिले अन्तिम समय पनि त्यो पुस्तक निकाल्न रोक लगाए र भने तिमीलाई कसले चिन्छ तिमीलाई त मेरै पत्नी भनेर चिन्छ लेखिकाले भनिन् आजसम्म मलाई तिम्रो पत्नी भनेर चिन्थ्यो होला अब यो पुस्तक निस्केपछि तिमीलाई मेरो भूतपूर्व पति भनेर चिन्छ तैमिना दुरानीका कारणले उनका पति मुस्तफा खारलाई पछि चिन्न थाल्यो जुल्फिकर अली भुट्टोको प्रधानमन्त्रीत्व कालमा सक्रिय नेता मुस्तफा खार जो एक सामन्त शैलीका जीवन बिताइरहेका थिए उनलाई नै सम्बोधन गरेर लेखिएको थियो माई फ्युडल लोड सलमान रसदीले पनि आफ्नो लामो जिन्दगी भूमिगत हुँदा एउटा आत्मकथा लेखे जोसेफ एन्टन अयातुल्ला खोमिनीले फतवा जारी गरेपछि आफ्नो शिर जोगाउन ज्यान जोगाउन उनले आफूलाई मनपर्ने दुई लेखकको नाम जोसेफ कर्नाड र एन्थोन चेकअपको नाम सापट लिएर आफ्नो नाम जोसेफ एन्थोन राखे र भूमिगत जीवन बिताए र उनले आफ्नो आत्मकथाभरि डरै डर व्यक्त गरे तर धेरै कथाहरू पछि अरूले सलमानससँग जोड्दाखेरि सटानिक भर्सेज मात्र नभइकन अन्य प्रसंगहरूसँग पनि उनलाई जोड्दाखेरि सलमान रस्ती विभिन्न चरणका एक हास्यास्पद पात्र र त्रासदीका नायक पनि भएका थिए हाम्रै प्रिय गायिका तारादेवीको जीवन पनि यसरी नै हेरिएको छ तारादेवीका पति शिव श्रेष्ठको विमान दुर्घटनामा निधन भएपछि मान्छेले एउटा ठूलो भरोसा उनको जीवनबाट खोसिएको पाए किनभने त्यसभन्दा अगाडि नै तारादेवीका छोरा शशीको निधन भइसकेको थियो एकै समय आफ्ना छोरा र पति गुमाएकी तारादेवीले त्यही समय रेड नेपालबाट जागिर पनि गुमाउनु पर्यो र यी धेरै धक्काबाट तारादेवीले जीवनमा ठूलो चोट पाइन् कहिले कुनै प्रसंगमा उनले आफ्नै संगीतमा आफ्नै रचनामा गाएका कुनै गीत होलान् जसमा उनले आफूलाई अभिव्यक्त गर्न खोजेकी थिए तर नातिगाजीको संगीत र दिनेश अधिकारीको शब्दमा लेखिएको यो गीतले धेरैले तारादेवीको जीवनसँग जोड्छ यसलाई तारादेवीको यो गीतसँग आज कार्यक्रमबाट सशिन्द्र मलाई विदा दिनुहोस् हामीले भक्तराज आचार्य अरूण थापा लगायत अनि धेरै कलाकार गीत चयन गरेका थियौं समय अबले बजाउन सकेनौ आत्मकथा बोधको गीतको अंश भोलि पनि जारी नै रहनेछ हामीलाई भोलि सवा नौसम्मलाई विदा दिनुहोस्